नेपाली भाषा साहित्यका उज्जवल तारा वरिष्ठ मुक्तकार कृष्णप्रसाद पराजुलीको उनासी वर्षको उमेरमा गत बिहिबार बेलुकी भएको निधनले मुक्तकमाला परिवार स्तब्ध भएको छ मृत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ मुक्तकमाला परिवार यो समय कार्यक्रम मुक्तक मालाको समय रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा तपाईँको आफ्नै कार्यक्रम मुक्तक माला लिएर हरेक हप्ता चाहिँ यो हप्ता पनि उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा रहनुहुने मित्र रमेश तिवारीजी र म प्रस्तोता मदन भण्डारी तपाईँ विश्वका जुनसुकै कुनामा रहेर पनि W W W dot radiovision dot com dot NP लगन गरेर कार्यक्रम मुक्तक माला एकैसाथ सुन्न सक्नुहुन्छ कसैले मलाई कतै बाजा बनायो कसैले मलाई कतै बाजा बनायो कुनै बेला समयले खाजा बनायो दुनियाँले तिरस्कार गरेर के भो मेरै मनले मलाई राजा बनायो मेरै मनले मलाई राजा बनायो यो मन छुने मुक्तक सीता शर्मा उपासनाजीले लेख्नुभएको हो विक्रमसम्म दुई हजार तिस साल आसाम भारतमा जन्मनुभएकी सीता शर्मा उपासनाजीको निशा निमन्त्रणा मुक्तक सङ्ग्रह प्रकाशित छ उहाँका यिनै मुक्तकरबसँगै आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु आजको यो बसाइमा पनि Muktakmala at the rate gmail dot com तथा मुक्तकमालाको फेसबुक पेजमा तपाईँले नै असाध्यै माया गरेर पठाउनुभएका मुक्त करपहरू कार्यक्रमभरि प्रस्तुत गर्नेछु लेखबेसीलाई मेरो खबर सुनाइदेऊ मुक्तकमाला लेखबेसीलाई मेरो खबर सुनाइदेऊ मुक्तकमाला भक्कानिएको बामाको मन भुलाइदेऊ मुक्तकमाला लाखौँ लाख आशीर्वाद हामी परदेशीको सबै कुरा मुक्तकबाटै खुलाइदेऊ मुक्तकमाला सबै कुरा मुक्तकबाटै खुलाइदेऊ मुक्तकमाला लाखौँ लाख आशीर्वाद हामी परदेशीको सबै कुरा मुक्तकबाटै खुलाइदेऊ मुक्तकमाला यो मिठो साथ यो मिठो प्यार यसरी नै कार्यक्रम मुक्तकमालाले सधैँ सधैँ पाइरहोस् मुक्तकमालालाई यसरी सम्झने मुक्तक मन हुनुहुन्छ शिव सुवेदीजी हाल मलेसियामा हुनुहुन्छ जुनेली बस्ती शान्तिनगर एक झापा उहाँको स्थायी घर हो भो मलाई बजारको हार चाहिँदैन भो मलाई बजारको हार चाहिँदैन भो मलाई नजरको प्रहार चाहिँदैन हरदम हर पल किन आउँछौ सपनीमा भो मलाई करोडको दरबार चाहिँदैन भो मलाई करोडको दरबार चाहिँदैन शिव सुवेदीजीकै मुक्तक लिइरहेको छु अर्को एउटा मुक्तक उहाँकै थपेँ मेरो याद किन आउँथ्यो सिन्दुर लाएपछि मेरो याद किन आउँथ्यो सिन्दुर लाएपछि मैले भन्दा धेरै माया गर्ने मान्छे पाएपछि म यता तिम्रै प्रीतमा छटपटिन्छु अझै पनि तिमीले फुल्यौ पक्कै नयाँ वर पाएपछि तिमीले फुल्यौ पक्कै नयाँ वर पाएपछि शान्तिनगर एक झापाका मुक्तक मन शिव सुवेदीजीका आइने मुक्तकरबसँगै अर्को मुक्तक लिएँ पूर्वेली माइलोजीको साँझ पख पिउँदा पिउँदै रित्याउन चाहन्छु म साँझ पख पिउँदा पिउँदै रित्याउन चाहन्छु म आफ्नो गर्दन आफै रेटी हुन चाहन्छु म बिहाल बिहालमा जिउँदा पनि परीक्षा दैव दिल बाटे नाम निशान मेटाउन चाहन्छु म दिलैबाट नाम निशान मेटाउन चाहन्छु म शान्तिनगरबाटै पूर्वेली माइलोजीले पहिलोपटक कार्यक्रम मुक्तक मालालाई सम्झनुभयो पूर्वेली माइलोजीले हाल म चितिज पारी छु भनेर मुक्तकको लेख्नु लेख्नुभएको छ उहाँकै अर्को मुक्तक लिन चाहन्छु आजभोलि सपनीमा तिम्रै समीप हुन्छु सानो आज भोलि सपनीमा तिम्रै समीप हुन्छु सानो अङ्गालोमा बेरी तिमलाई कति रुन्छु सानो बाध्यताले वारिपारी बनाएको छ मनमुटुलाई रुन्छौ अरे तिमी पनि पँधेरीमा सुन्छु सानो रुन्छौ अरे तिमी पनि पँधेरीमा सुन्छु सानो यो लोभलाग्दो मुक्तकर पूर्वेली माइलोजीको अर्को मुक्तक लिएँ मिलन कार्कीजीको सहरमा धनाडिएको रात छ सहरमा धनाडियको रात छ उनीहरूकै शिरमा तात छ इज्जत पैसाले किनिसके न कसैको डर छ न कसैको लाज छ न कसैको डर छ न कसैको लाज छ मिलन कार्कीजी पनि निकै कसिलो मुक्तक लेख्नुहुन्छ उहाँले पहिले त खुबै मुक्तक पठाउनुहुन्थ्यो हिजो आज किन हराउनु भएको नि उहाँले धुर्विसे पञ्चमी बजार फाक्ते पाँच तरबाट यी मुक्त पठाउनु भएको हो श्रोता अब पनि कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली राख्न चाहन्छु विजय घिम्रेजीले चकचकी साथ झापाबाट निकै पहिले पठाउनु भएका मुक्त खरबहरू मसँग रहेको छ उहाँकै मुक्तकसँगै एउटा गीत तपाईँलाई मलाई बिर्सिदिँदा उनी खुसी हुन्छन् रे मलाई बिर्सिदिँदा उनी खुसी हुन्छन् रे साथी बीचमा कुरा चले सम्झी रुन्छन् रे दो बाटोमा पुर्याएर छोडी फर्केपछि कहाँ पुग्यो होला भन्दै तस्बिर छुन्छन् रे कहाँ पुग्यो होला भन्दै तस्बिर छुन्छन् रे विजय घिमरेजीका मुक्त करपसँगै यो गीत तपाईँ समक्ष राखेँ सुन्दै हुनुहुन्छ रेडियो भिजन एकानब्बे दशमलव छ आर्चमा कार्यक्रम मुक्तक माला तपाईँकै मुक्त करपहरू कार्यक्रमको आजको बसाइमा पनि जोडिरहेको छु विजय घिमरेजीकै मुक्तक लिन चाहन्छु तिमीले दिने माया जहर साबित भयो तिमले दिने माया जहर साबित भयो मेरो इच्छा आकाङ्क्षा रहर साबित भयो सोचे जस्तो कहाँ हुँदो रहेछ र सधैँ खोलै फर्कियो ठाने नहर साबित भयो खोलै फर्कियो ठाने नहर साबित भयो विजयजी पनि निकै मिठा मुक्तक लेख्नुहुन्छ आउँछु भनी हजुरले पर्खाउनुभयो आउँछु भनी हजुरले पर्खाउनुभयो दिन बित्यो रातसँगै फर्काउनुभयो लाग्थ्यो आउनुहोला लि मायालु बात अफसोच उल्टो फोन गरी थर्काउनुभयो अफसोच उल्टो फोन गरी थर्काउनुभयो चकचकी साथ झापा स्थायी घर हाल नयाँ बानेश्वर काठमाडौँ बस्दै आइरहनुभएका विजय घिम्रेजीका यिनी मुक्त अर्को मुक्तक लिए तारा प्रसाद अधिकारीजीको मोती जोख्ने तराजुमा जोखिएर फर्के मोती जोख्ने तराजुमा जोखिएर फर्केँ महलको आँगनीमा पोखिएर फर्केँ भन्थे बाले द्रव्य सामु हार्छ तेरो प्यार गगन चुम्बी महलमा ठोकिएर फर्केँ गगन चुम्बी महलमा ठोकिएर फर्केँ दानापारी एक गरुवाई लामबाट यो गुलियो मुक्तक स्वादिलो मुक्तक तारा प्रसाद अधिकारीजीले पठाउनु भएको हो उहाँलाई हामी इलामे तारा गरुवाली पनि भनेर चिन्ने गर्छौँ गर्न खोजे कामै काम छ देशमा गर्न खोजे कामै काम छ देशमा लाज नमाने दामै दाम छ देशमा विदेशमा पैसाको बोट छैन टिपेर ल्याउन परिश्रम गरे नामै नाम छ देशमा परिश्रम गरे नामै नाम छ देशमा ए मुक्तक देवेन्द्र भण्डारीजीको हाल मुम्बई भारतमा हुनुहुन्छ अनि देशलाई यसरी सम्झनुहुन्छ उहाँको स्थायी घर भने खोरामुनियाड छापा हो उहाँकै अर्को मुक्तक लिएँ तिमलाई मन पराएँ र त नजिकाएँ तिमलाई मन पराएँ र त नजिकाएँ तिम्रै यादमा हराएँ र त नजिकाएँ मनको कुरा बुझिदेऊ न ए मन किरानी रातैभरि पर्वराएँ र त नजिकाएँ रातैभरि पर्वराएँ र त नजिकाएँ देवेन्द्र भण्डारीजी पनि निकै चुस्किला मुक्तक लेख्नुहुन्छ कार्यक्रम मुक्तक मालामा हुनुहुन्छ तपाईँ तपाईँ केही मुक्तक बोलिरहेको छु यसै क्रममा अर्को मुक्तक लिएँ सरू चापागाईजीको खै किन उसले आज तनाव दिएर गयो खै किन उसले आज तनाव दिएर गयो स्वीकार गर माया भन्दै दबाब दिएर गयो यही दिनको पर्खाइमा बसेको छु भन्दै जबरजस्ती हातमा रातो गुलाब दिएर गयो जबरजस्ती हातमा रातो गुलाब दिएर गयो स्वीकार्ने नस्वीकार्ने सरजीको हातमा सरु चापागाईजीले पहिलो पटक सम्झनुभयो मुक्तक प्रेषित गर्नुहुने मुक्तक मनहरूले आफ्नो सम्पर्क ठेगाना खुलाएर मुक्तक प्रेषित गर्नुहोस् न है अर्को मुक्तक लिन चाहन्छु प्रकाश याङबोजीको आज फेरि मलाई उस्तै रुवाएर गयो आज फेरि मलाई उस्तै रुवाएर गयो लासु गहभरि धुवाएर गयो तडपाएर मुटु मेरो छिया छिया पारी अङ्ग अङ्ग गलाउने बिच खुवाएर गयो अङ्ग अङ्ग गलाउने बिच खुवाएर गयो जिर्मले तिन सलक प्रकाश सेङ्गोजीले मुक्त पऱ्यो पठाउनु भएको हो अब भने कार्यक्रममा अर्को साङ्गीतिकको शैली राख्न चाहन्छु युवराज बन्दी कागेल एक सोलो खुम्बुका मुक्तकमन हाल भने केएल मलेसियामा हुनुहुन्छ उहाँले निकै लोभलाग्दो मुक्तक पठाउनु भएको छ युवराज बन्दीजीकै मुक्त अरबसँगै एउटा गीत तपाईँलाई छिनछिनमा तिम्रो तस्विर छुन्छु आमा छिनमा तिम्रो तस्बिर छुन्छु आमा एकान्तमा गएर तस्बिर हेर्दै रुन्छु आमा आज पीडा थपिदियो यो समाचारले फेरि तिमी बिरामी पो छेउ भन्ने सुन्छु आमा तिमी बिरामी पो छेउ भन्ने सुन्छु आमा श्रोता युवराज बन्देजीका मुक्त खरबसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्जमा पूर्णतया मुक्तक सम्बन्धी कार्यक्रम मुक्तकमाला तपाईँ अहिले सुनिरहनु भएको छ कार्यक्रम नियमित सुन्नुहुन्छ तर सुन्न छुटाउनुभयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुकमै मदन भण्डारी सर्च गरेर मेरो प्रोफाइल त्यस्तै अनु धामीजीको blog UNADHMI Yuna Dhami dot blogspot dot com Ramsharan श्रेष्ठजीको ब्लग चिसा पानी Nepal dot blogspot dot com visit गरेर प्राप्त लिङ्क क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ जहाँ नदी खोला र नालाले भरिएको छ देश जहाँ नदी खोला र नालाले भरिएको छ देश जहाँ हिमाली शिरको काखमा छरिएको छ देश सम्भावना धेरै भए पनि जहाँ लघु जलविद्युतको त्यहाँ दैनिक तेह्र घण्टाको लोड सेटिङमा रुमलिएको छ देश त्यहाँ दैनिक तेह्र घण्टाको लोड सेटिङमा रुमलिएको छ देश यो व्यङ्ग्य सुमन खड्काजीको झिम्पे चार पोखरी डाँडा सल्यानका मुक्तकमान सुमन खड्का स्पन्दनजीले निकै अगाडि पठाउनु भएका मुक्त गरबहरू आज प्रस्तुत गरे उहाँकै अर्को एउटा मुक्तक पुनः लिन चाहन्छु सन्तानलाई सुख दिन दुःख गर्छिन् आमा सन्तानलाई सुख दिन दुःख गर्सिनामा एक्लै खाना नखाएर सन्तान कुर्सिनामा हर दुःखमा सुख खोज्ने हर क्षणमा ममता दिई सन्तानको जीवनभरि खुसी छर्सिनामा सन्तानको जीवनभरि खुसी छर्सिनामा सुमनजी आमा कति महान हुनुहुन्छ है जति बोले पनि जति कोरे पनि बोलौँ बोलौँ लाग्छ कोरु कोरु लाग्छ हाल मैथी देवी बस्दै भएका सुमन खड्का स्पन्दनजीका यिनै रसिला मुक्त गरबसँगै अर्को मुक्तक लिए अशोक श्रेष्ठजीको खोज्दैछु तिमीलाई कुन्नी कुन सहरमा छौ खोज्दैछु तिमीलाई कुन्नी कुन सहरमा छौ दुखी छौ कि रुँदै कि रम्दै कुन रहरमा छौ आकाश धरती चारैतिर खोजेँ तिमीलाई भेटिन कतै अब चाखेर हेर्छु कि सायद सहरमा छौ अब चाखेर हेर्छु कि सायद सहरमा छौ यसो चाहिँ नगर्नु भएको नै बेस हुन्छ है अशोक श्रेष्ठजी हाल दुबईमा हुनुहुन्छ उहाँको घर नवल परासी हो अर्को मुक्त उहाँकै लिए फुलको हाँसो फुलमै हुन्छ चुँडेर गए नि फुलको हाँसो फुलमै हुन्छ चुँडेर गए नि माया मनको मनमै हुन्छ तोडेर गए नि म हाँस्दैछु तिमीलाई सम्झी एकान्तमा आँखामा आँसु छल्किएको हुन्छ दिल जलेर गए नि फुलको आँसु फुलमै हुन्छ चुडेर गए नि श्रोता कार्यक्रममा धेरै मुक्तक तपाईँका प्राप्त भएका छन् जोड्दै जोड्दै जाँदा छुट्नुभयो भने अर्को साता पक्कै तपाईँको अब फेरि मुक्तक नै जोडौँ होला मेरो सानो झुपडीमा बास काट्न सक्दिनौ कि मेरो सानो झुपडीमा बाँस काट्न सक्दिनौ कि गाई भैँसी पालेको छु घाँस काट्न सक्दिनौ कि रेस्टुरामा भोजन गर्ने औकात छैन मेरो सानो कुनै दिन भोक टार्दा घाँस काट्न सक्दिनौ कि कुनै दिन भोग टार्दा घाँस काट्न सक्दिनौ कि यो लोभलाग्दो मुक्तक बालकृष्ण भट्टराईजीको पिँढी खोला सेङ्जाका मुक्तकमन बालकृष्ण भट्टराईजी हाल परदेशमा हुनुहुन्छ मुक्तक साँच्चै मिठो लेख्नुहुन्छ उहाँकै अर्को मुक्तक पुनः लिन चाहे सधैँभरि दुई आँखाको नानी बनाएर सधैँभरि दुई आँखाको नानी बनाएर राख्छु तिमीलाई हृदयको रानी बनाएर जुनी भरलाई नछुटिने बाछा गरेको छु बेहुली पनि टोली चढी जानी बनाएर बेहुली पनि टोली चढी जानी बनाएर बालकृष्ण भट्टराईजीका यिनै मुक्त करपसँगै अर्को मुक्तक लिएँ नेचुरल बसन्तजीको अन्जानको गल्ती अभिशाप बनिदिन्छ अन्जानको गल्ती अभिशाप दिन्छ र मनमा पिरोलिने ताप पनि दिन्छ कसैद्वारा गरिएको शब्दको प्रहार नमेटिने गरी दिलमा छाप पनि दिन्छ नमेटिने गरी दिलमा छाप पनि दिन्छ कसैद्वारा गरिएको शब्दको प्रहार नमेटिने गरी दिलमा छाप पनि दिन्छ पक्कै पनि बसन्तजी नेचुरल बसन्तजीले पहिलोपटक पोखराबाट सम्झनुभयो अब एउटा गीतको छोटो अंश राख्नेछु देविका अधिकारीजीले जलथलबाट आफ्नो मुक्त करपहरू पठाउनु भएको छ मुक्तक पठाउँदै गर्नुहुन्छ उहाँ पनि उहाँकै मुक्तक खरबसँगै यो गीत तपाईँलाई मनको भाव उसकै सामु पोख्न पाए हुन्थ्यो मनको भाव उसकै सामु पोख्न पाए हुन्थ्यो कति माया गर्छु उसलाई जोख्न पाए हुन्थ्यो छितिजवारी छितिज पारी हामी दुईको यात्रा दो बाटोमा भेट भई रोक्न पाए हुन्थ्यो कति माया गर्छु उसलाई जोक्न पाए हुन्थ्यो कसले देला तिमलाई माया मैले दिए जति हो कसले देला तिमलाई माया मैले दिए जति झिका तुलो जोखौ आज कसको माया कति जहिले पनि शङ्का शङ्काले त क्या नाम भन्छ जलाउँछ रे लङ्का हो जहिले पनि के कारण जहिले पनि शङ्का शङ्काले त क्या नाम भन्छ जलाउँछ रे लङ्का सोझो मान्छे जान्दैन म पुरा बनावटी झिका लो खो आजा कसको माया कति यो मिठो गीत तपाईँले देविका अधिकारीजीका मुक्तक अरबसँगै सुन्नुभयो मुक्तक मालाको आजको बसाइमा पनि तपाईँकै मुक्तक लिइरहेको छु अबको क्रममा विनोद रिमालजीको मुक्तक लिएँ तिनमा तिन जोड्दा चार हुन्छ तिनमा तिन जोड्दा चार हुन्छ जब मान्छेको गलत विचार हुन्छ कोही सुनाइरहेथ्यो जिब्रोमा पनि दार हुन्छ जिब्रोमा पनि धार हुन्छ जिब्रो त छुरा जस्तै हो नि विनोदजी झापाबाट उहाँले मुक्तक पठाउनुभयो आजलाई भने अन्तिम मुक्तक लिए अनुधामी अर्पणजीको सारा आँसुहरू दिई खुसीहरू लिएर गएको छ सारा आँसुहरू दिई खुसीहरू लिएर गएको छ मलाई दिनसम्म छोड दिएर गएको छ हिजो तिमीलाई छोड्दिन भनी खाएको कसम आज सबै बाचा बिर्सिएर गएको छ आज सबै बाचा बिर्सिएर गएको छ अनुधामी अर्पणजीले नेपालगञ्जबाट यी मुक्त गरबहरू पठाउनुभयो उहाँका नै मुक्त गरबसँगै आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला यति मात्रै आजको कार्यक्रम मुक्तकमालामा मुक्तक प्रेषित गर्नुहुने मुक्तक मनहरू शिव सुवेदी पूर्वेली माइलो मिलन कार्की विजय घिम्रे तारा प्रसाद अधिकारी देवेन्द्र भण्डारी स्वरू चापागाई प्रकाश सेङ्बो युवराज बन्दी सुमन खड्का अशोक श्रेष्ठ बालकृष्ण भट्टराई नेचुरल वसन्त देविका अधिकारी विनोद रिमाल र अनुधामी तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद तपाईँहरूको मुक्तक लेखन अझ विशाल अझ फराकिलो बनोस् हार्दिक शुभकामना तपाईँ पनि कार्यक्रममा मुक्तक तथा प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम मुक्तकमाला रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्च अनारमणि चार भद्रपुर रोड बिर्तामोड झापा त्यस्तै हाम्रो mail ID Muktak Mala at the rate gmail dot com MUKTAK Muktak MLA Mala Muktak Mala at the rate gmail dot com तपाईँ सामाजिक सञ्जाल फेसबुकमा पनि हामीलाई भेट्न सक्नुहुन्छ Facebook dot com slash Muktakmala हजुर मुक्तकमालाको फेसबुक पेज भेटाउनुहुन्छ त्यहाँ गएर पनि मुक्तक तथा प्रतिक्रिया छोड्न सक्नुहुन्छ छरिएर रहनुभएका यति धेरै मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न फेसबुकमा सहयोग पुर्याउनु हुने मुक्तक यात्राका साथीहरू राजीव जीसी कुन्दन गौतम र रकाइरन गणेश त्यस्तै हाम्रा अर्का मित्र विमल श्रेष्ठजीलाई पनि सुटुक्क सम्झे प्रविधि संयोजनका निमित्त रमेश तिवारीजीलाई पनि धेरै धेरै धन्यवाद कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धन्यवाद कार्यक्रमको पुनः प्रसारण सोमबार दिनको दुई तिस बजे सुन्न सक्नुहुन्छ भन्दै म मदन भण्डारी जाँदा जाँदै मुक्त गर छोड्न चाहन्छु निष्पट्ट साँगुरो मन थियो आज दरबार पाएँ निष्पट्ट साँगुरो मन थियो आज दरबार पाएँ हरेक दुःख छिन्मै चिर्ने गतिलो तरबार पाएँ सोच्नेले जे सोचे नि हुन्छ जे बोले नि हुन्छ मैले बोतलसँग प्रित लाएँ नयाँ घरबार पाएँ मैले बोतलसँग प्रित नयाँ घर भार पाएँ हस्त श्रोता मङ्गलबार रातको नौ तिस बजे कार्यक्रम प्रेमपत्रमा भेटौँला तबसम्मको लागि बिदा दिनुहोस् नमस्कार